हेलो शिवजी हजुर प्रेमजी तपाईँ काठमाडौँमै हुनुहुन्छ हिजो तपाईँले टिचिङ अस्पतालमा विराटको सप पनि देख्नुभयो कस्तो छ प्रकृति हेर्दाखेरि अब यो सप पानीमा डुबेको अवस्थामा भेटिएको भनेर जानकारी जाने बाबाले जानकारी गराएपछि बौद्धबाट खटिएको कलेक्टरले उनको सब लिएर पोस्टमार्टमका लागि अहिले टिचिङ अस्पतालमा राखेको छ र म पनि अहिले टिचिङ अस्पतालमै छु र यो सबको प्रकृति हेर्दा मुख र नाकमा थोरै रातो छ त्यो अब रगत जस्तो दिन्छ र अब मान्छेलाई केही चा केसले तापियो भने यसमा रगत जम्छ त्यस्तो अवस्थामा छ रातो छ मुख र नाकको अवस्था हेर्दा र अरू शरीरको भागमा पुरै बालुवा बालुवा छ र पानीमा डुबेको अवस्था छ देखिएकाले खुट्टाका छालाहरू खुलिएका छन् र धेरै दिन डुबेकाले सबै शरीर सेतो भइसकेको छ प्रेमजी बाल्य गरेर उसको शरीरमा माथि टी सर्ट छ तल प्यान्ट र प्यान्ट अलिकति खोलिएको छ त्यस्तो अवस्थामा सब हामीले टिचिङ अस्पतालमा देख्यौँ र उसलाई यो सब प्रकृति सर हेर्दा मैले पनि यो आफै जस्तो लाग्छ किनभने त्यो मुखमा रातो भएको कारणले नाक मुखमा रातो भएको कारणले कसैले त्यही नाक मुख ठुलो जस्तो अवस्थामा हो कि भन्ने शङ्का लाग्छ प्रेमजी ड्याममा हो कि अब फेला परेको जुन सुन्दरी जलको ड्याम हुन्छ नि सुन यो सुन्दरी जलको विद्युत निकाल्नका लागि बनाएको ड्याममा ड्याममा फेरि ड्याम सफा गर्ने क्रममा त्यहाँ कर्मचारीले ड्याम खोल्दा सब देखेपछि उनले चाहिँ प्रहरीलाई खबर गरेका थिए र पछि प्रहरीको टोली गएर पानीबाट सब बाहिर निकालेको भन्दा बहुत प्रहरीले हामीलाई जानकारी दिएको थियो हिजो र अहिले पनि हामी अब यो टिचिङ अस्पतालबाट त्यही बौद्ध प्रहरीकोमा जाने तयारीमा छौँ प्रेमजी मैले भर्खरै नेपाल पत्रकार महासङ्घका सचिव तारा भूषालसँग उहाँको आफन्त भएको नाताले विराटको आफन्त भएको नाताले उहाँसँग सम्पर्क राखेका थिए उहाँको चैत्र सत्र गते गते स्विच अफ थियो अरे मोबाइल होइन अनि अठार गते एक बजे सम्पर्क भयो अरे र त्यसै गरी उहाँले चाहिँ नि एसबिआई ब्याङ्कबाट चाहिँ नि चेक साट्नु भएको छ अठार गते त्यसपछि सम्पर्क सम्पर्कविहीन उन्नाइस गतिदेखि पूर्णत सम्पर्कविहीन हुनुभएको होइन उहाँ फेला त पर्नुभयो तर आशंका के छ भने उहाँले चाहिँ काभ्रेतिरको हो कि कहाँको एउटा युवती गर्लफ्रेन्ड हुनुहुन्थ्यो अरे हो युवतीसँग भन्ने कुरो त मैले त्यति बुझिनँ त्यस्तो चाहिँ अहिले भएको छैन हजुर र कस्तो भने अब उहाँको त्यो सबको पद विरुद्ध प्रेमजी आफै चाहिँ होइन यो कसरी चाहिँ हत्या गरेर लहरा पानीमा फालेको हो कि भन्ने देखिन्छ प्रेमजी त्यही देखिन्छ र तपाईँहरू नेपाल पत्रकार महासङ्घका अध्यक्ष नवराज भूषाल तपाईँहरू त्यहाँ धेरै पत्रकारहरू गुल्मीका पत्रकार पनि हुनुहुन्छ जानु भएको छ यति बेला बस र तपाईँहरूले यस घटनाको प्रहरीसँग सूक्ष्म अनुसन्धानका लागि तपाईँहरूले आग्रह गर्नुहोला र प्रेमजी म म लगायत नेपाल पत्रकार महासङ्घ अध्यक्ष नवराज भूषाल नेपाल पत्रकार महासङ्घका सहसचिव ज्ञानबहादुर महतरा कोषाध्यय अनिल खत्री लगायतका हाम्रो पत्रकारहरूको टिम यहाँ आएका छौँ यो विशेष कारणवश पनि हामी यहाँ आएका थियौँ र यो एउटा उनको अनुसन्धानका लागि सजिलो पाटो बनेको छ र मैले जिल्ला प्रहरी कार्यालय गुल्मीबाट सहयोग मागेर अनि त्यहाँको बौद्धमा रहेको इन्सपेक्टर एकजना भण्डारी भन्ने इन्सपेक्टर हुनुहुन्छ उहाँले नै आफूले सब मुस्लिका सुलका सबै बनाएको कारणले र मुद्दा उहाँले नै हेर्ने भएकाले उहाँसँग हिजै सम्पर्क गरेर मैले सम्पर्क गरेको छु र अनुसन्धानका लागि सजिलो बाटो बनाएको छ र हामीले अनुसन्धान गर्नका लागि दबाब दिने अथवा कसरी सहज हुन्छ त्यो प्रक्रियामा लागिरहन्छौँ प्रेमजी र यो हत्या नै जस्तो देखिन्छ यसो सबको प्रतिक्रिया धन्यवाद धन्यवाद जानकारीका लागि यस रहस्यमय घटनाको थप जानकारी गराउँदै जानु होला हामीलाई धन्यवाद